कालजई नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज गोरखाली खाली भयौं खाली मान फाली तिन पाले होले हो कि हजुर आठ आना छ दिनको कमाई छ आनाको रक्सी मेम साहबलाई जेम्फर छैन भनी हेर ठस्की नेपाली लोकगीत संगीतमा आफ्नो विशिष्ट योगदान पुर्याउने श्रष्टा मित्र सेनमा समर्पित आजको दुई सय दशौं अंकमा प्राविधिक मित्र दिनेश निरौला सहित यो प्रस्तुता प्रकाश साइमीको शालीन अभिवादन आजकै दिन जन्मिएका विश्व प्रसिद्ध लोक संगीत साधक मित्रसेन थापा मगरका बारेमा आजको कार्यक्रम समर्पित छ मित्रसेन थापा मगरले तानसेनको शीतल पार्टीका गीत पनि गाए बीच बजारमा आठकुने ढोका तानसेनको शीतल पार्टी सम्झँदा झल्किन्छ छाती झरझर तानसेनको शीतल पार्टी बीच बजारमा आठकुने ढोका तानसेनको शीतल पार्टी र रिङ्दै चुरौटे पसल पोतेर डोरी झल्किन्छ झलझल जल किन्नुहोस् छाँटी छाँटी नि ऐना बेला हो यी र यस्तै गीतले मित्र सेनले नेपाली गीत संगीतलाई आकाश पुर्याए र उनकै गायन शैलीलाई पछ्याउँदै धेरै पछि गोपाल हुन्जनले पनि चलचित्र माया पृथ्वीमा यस्तै शैलीका गीत गाए तर नेपाली लोकगीत संगीतलाई धनधन्य बनाउनमा गोपाल हुन्जनमा धेरै हदसम्म मित्र सेनको छाप परेको छ आज गोपाल हुन्जनकै संकलनको यो गीतबाट आजको कार्यक्रमको पर्दा उगार्छौं मन ढोगजा ज्यान माइली मन दुख्यो भने ढोगजालाई थाबै ढोगजालाई जा ए सोध भन मन दुखजा मन दुख्यो भने ढोगजालाई था ढोगजाले अहिले नै जान्छ सासूलाई पछि जा ईस्वी सम्बत अठार सय पञ्चानब्बे डिसेम्बर अठाइस तारीकका दिन जन्मिएका मित्रसेनको जन्मदिन गजबको रमाइलो संयोग छ उनी जन्मेकै दिन विश्वमा पहिलो पटक फ्रान्सको प्यारिसमा रहेको होटल ग्राण्ड क्याफेको बेसमेन्टमा पहिलो पटक चलचित्र प्रदर्शन गरिएको थियो आगस्ते लुमायर र लुई लुमायरद्वारा निर्देशित a train arrival to station अठाइस डिसेम्बर अठार सय पञ्चानब्बेका दिन फ्रान्सको प्यारिसको होटल ग्राण्ड क्याफेमा प्रदर्शन गरिएको थियो र प्यारिसपछि सिनेमा विस्तारै अमेरिका सर्दै गयो त्यसै गरी हाम्रा मित्र सेनका गीत संगीत पनि पश्चिमाञ्चलको नेपालबाट विस्तारै भारतको प्रवासतिर सर्दै गयो मित्र सेनका बारेमा सबभन्दा धेरै किताबहरू लेखिएका छन् सम्भवतः नेपाल र भारत दुवैतिर र मित्र सेनको चर्चा गर्दा मास्टर मित्रसेन थापा सिंजाली मगरको पुर्ख्यौली थलो तात्कालीन बागलुङ जिल्लाको राखुपुल्ला हाल म्याग्दी जिल्लामा पर्दछ त्यहाँ भएको हो मास्टर मित्रसेन साहित्य तथा संगीत सभा बाक्सु धर्मशालाको पत्र अनुसार यिनका हजुरबुवा सुन्दरू थापा मगर नेपाल फौजमा सैनिक थिए भन्ने अनुमान गरिएको छ सन् अठार सय छदेखि अठार सय नौसम्म गोर्खाली फौजले भारतको हिमाञ्चल प्रदेशमा अवस्थित कांगड़ा किल्लामा त्यस क्षेत्रका शक्तिशाली स्थानीय राजा संसार चन्दलाई घेराबन्दीमा राख्दा मित्रसेनका बाजे सुन्दरू थापा पनि सो फौजमा सामेल थिए चौविस अगस्त सन् अठार सय नौमा कांगड़ा जिल्लालाई पंजाबका महाराज रणजिते सिंहलाई सुम्पिएपछि थुप्रै गोर्खाली सैनिकहरूले सो किल्ला भन्दा केही माथिल्लो थुमको भाक्सु धर्मशालामा आई बसोबास गरेका थिए र मित्रसेन मित्रसेनका बाजे पनि अरू गोर्खाली सैनिक सर त्यही बसोबास गरे बेलायत सरकारले 24 अप्रेल सन् अठार सय पन्ध्र सालमा हिमाचल प्रदेश स्थित मलाउन किल्ला नजिकै सबाथुमा पहिलो गोर्खा नर्सरी बटालियनको स्थापना गरेको थियो सम्भवत मित्र सेनको हजुरबुवा सोही पल्टनमा भर्ती भएको अनुमान गरिन्छ समुद्र सतहबाट चार हजार फीटमा हिमाञ्चल पर्वत धौलाधार हिमशिखरको काखमा अवस्थित बाक्सु धर्मशालामा चिटिक्क परेको तोतारानी गाउँ छ सोही गाउँको छेउमा धाराखोला छाउनी बस्तीमा बहुमुखी प्रतिभाका धनी मास्टर मित्रसेन थापा मगरको सन् अठार सय पञ्चानब्बेमा जन्म भएको हो मित्रसेनको लोक संगीतको प्रभाव गोपाल योजनमा जस्तै दुई अर्का संगीतकार वा लोकगीत संकलकमा पर्यो एकजना नातिकाजी अर्का धर्मराज थापा धर्मराज थापाको गायनमा पनि मित्रसेनको शैलीको प्रत्यक्ष प्रभाव छ भने नातेकाजीको संगीत संरचनामा पनि मित्रसेन शैलीको लोकलयको संगीतको प्रभाव छ यहाँ प्रस्तुत छ धर्मराज थापाको शब्द नातेकाजीको संगीतमा तारादेवीको स्वरमा यो गीत मन में डली सुख पानी नातिकाजीको संगीतमा पनि मित्रसेनको प्रभाव छ जसरी धर्मराज थापाको लोकलयका गीतहरूमा मित्रसेन भारतको अल इण्डिया रेडियो अर्थात एआईआरमा पहिलो पटक नेपाली गीत प्रसारण गर्न पाउने संगीत साधक हुन् उनकै समयदेखि गोर्खाली गीत भनेर प्रसार भारतीले प्रसारण शुरू गरेको इतिहास पाइन्छ आज चर्चा गर्नेछौ मित्रसेनका गीतहरूका बारे पनि र मित्रसेनका गीतहरू पनि सुन्नेछौ तर केही रमाइला प्रसंगहरू मित्रसेनका बारेमा मित्रसेन दुई मुलुक नेपाल र भारतका विश्वविद्यालयहरूले विद्यावारिधि पीएचडीको को उपाधि दुईजना शोधकर्तालाई प्रदान गरेको छ नेपालको त्रिभुवन विश्वविद्यालयबाट डाक्टर खगेन शर्मा र भारतको कुरूक्षेत्र विश्वविद्यालयबाट डाक्टर राजेन्द्र गुरूङले उपरोक्त उपाधि हासिल गरेका हुन् त्यसैगरी मित्र सेनका बारेमा स्वदेश एवं प्रवासमा जनस्तरमा र सोचपूर्त आधारमा मित्र सेनको नाममा कैयौं संघ संस्था र प्रतिष्ठानहरू खोलिएका छन् र पुरस्कार समेतको विधिवत व्यवस्था गरिएको छ प्रख्यात नेपाली तथा भारतीय लेखकहरू जयदेव किरणले हिन्दी भाषामा मगन पथिक डाक्टर खगेन शर्मा प्रदीप थापा मगरले स्थलगत अध्ययन भ्रमण गरेर तथा डाक्टर हर्षबहादुर बुढा मगरले नेपाली भाषामा खोजपूर्ण पुस्तकहरू प्रकाशन गरेर मित्रसेनप्रति आदर सम्मान प्रकट गरेका छन् स्वदेश र प्रवासमा उनको व्यक्तित्व र कृतित्व बारेमा सन् उन्नाइस सय सड़तीस सालदेखि नै नेपाली हिन्दी तथा अंग्रेजी भाषामा लेखहरू प्रकाशित गरिएको पाइन्छ असमको डिगबोई गोर्खा पर्वतीय परिषद दार्जीलिङ नेपाली साहित्य परिषद सिक्किम मित्रसेन कला निकेतन देहरादून आदि संस्थाहरूमा मित्रसेन पुरस्कार स्थापना भएको थाहा भएको छ असम राज्य दरङ जिल्लामा कलाकार दिवस मनाएर मित्रसेनको सम्मान गर्ने गरिएको छ बाक्सो धर्मशालामा मित्रसेन साहित्य संगीत सभा तथा नेपालमा मास्टर मित्रसेन स्मृति प्रतिष्ठान गठन गरिएको छ भारतको हिमाञ्चल सरकार भारतले मित्र आफ्नै थलो तोतारानी गाउँमा उनको नाउँमा भौतिक संरचना भत्किए पनि मित्रसेन मार्ग म्युजियम माध्यमिक स्कूल निर्माण गरेको छ हङकङ बेलायत तथा नेपालका विभिन्न जिल्लाहरूमा समय समयमा मित्रसेन साँझ कार्यक्रमको आयोजना गरेर उनीप्रति सम्मान प्रदर्शन गर्ने गरेको गरिन्छ दुई मुलुकमै नेपाल र भारत सरकारले मित्रसेनको सम्मानमा उनको फोटो सहितको हुलाक टिकट प्रकाशन गरेको छ प्राय यो कमै मात्रामा सुन्न पाइन्छ यसरी दुई मुलुकमा भएको कुरामा नेपाल सरकार हुलाक विभाग फिलेटानिक ब्यूरो अन्तर्गत अविस्मरणीय व्यक्तिहरूको संस्मरणात्मक हुलाक टिकट प्रकाशनमा सम्भवत मास्टर मित्र सेन पहिलो भारतीय नेपाली हुन् जसको नामबाट विक्रम सम्भ दुई हजार छप्पन्न सालमा हुलाक टिकट प्रकाशन भएको थियो भारत जस्तो ठूलो देशमा यिनी पहिलो नेपाली हुन् जसको नाममा भारतीय सरकारले डाक विभागले सन् दुई हजार एकमा हुलाक टिकट जारी गरेको हो नेपाल सरकारले नेपाली संस्कृतिको प्रवर्धन तथा भारत सरकारले यिनका साहित्य र संगीतको प्रेरणाले द्वितीय विश्वयुद्धमा मलायामा रहेको भारतीय फौज स्वेच्छाले आजाद हिन्द फौजमा सम्मिलित भएको आधारमा यिनलाई आदर गरेको हो भनेर बुझिन्छ मित्र सेनले आफ्नै बारेमा लेखेका केही डायरीका पंक्तिहरू पनि आज चर्चाको विषय रहनेछ तर यति बेला मित्र सेनकै स्वरमा यहाँहरूले धेरैले मन पराएको वा धेरैले सम्झना गर्ने उहाँको एउटा लोकप्रिय गीत मलाई खुत्रकै पार्यो जेठान तिम्रो बहिनी तिम्रो पार्यो तिम्रो बहिनीले धरती मुनी मुनि पिँडालु धरती धरतीमा बिगाबा धरती मुनी पिँडालु त धरती बिगाबा तिमी कृति सकृति लाउनु कानै पक्रे बाबा मलाई खुत्रो खै पार्यो जेठा तिम्रो बहिनीले एउटो घर छ नेपालैमा अर्को घर छ सिमले एउटो घर छ नेपालैमा अर्को भर्छ तिनले एउटो छोरा पाउला भन्थे कोहीले आँखा तिमीले मलाई छोत्रो पार्यो जेठा तिम्रो बहिनीले लाहुरे दाइले खसी काट्यो बोसो माथि बोसो मैले खसी काट्यो छोसो माथि बोसो बोसो खानु पाइन भने खेती लामो छोसो मलाई छोक्रो भेपार बजे तिम्रो बहिनीले मधेसीले आलु जोत्यो डल्ला फर्काइ फर्काया मरेले आलु जोत्यो डल्ला फर्काए फर्काए मलाई मोहनी लायो नानी तुलसी लर्काए लर्काए मलाई चोत्रो कोही पार्यो जेठा तिम्रो बहिनी मलाई चोत्रो कोही पार्यो जे तिम्रो बहिनी नेपाली गीतको ढोका खोल्ने गायक भनेर चिनिन्छ यिनले नेपाली गीतको शुरूआतमा यिनको ठूलो योगदान छ मलाई खुद्रकै पार्यो जेठान जस्तो नेपाली जंजीरमा रहने गीत गाएका छन् सानो काजी कोटीले हाम्रो फेसबुकमा लेख्नुभएको छ भने राजेश्वर उदय लेख्नुहुन्छ मास्टर मित्र सेनको बारेमा गजबको रोचक जानकारीहरूको साथमा रमाइलो गीत काली पारे दाई कति राम्रो ढोका ढाका टोपी काँदैमा गलबन्दी सुन्दैछु भनेर उहाँले लेख्नु भएको छ विनोद कुमार सिन्तान त्यसै गरी सुशीला सिलवाल सुशीला सिलवाल लेख्नुहुन्छ शुरूमै रमाइलो गीत सुन्न पाइयो खुशी लाग्यो माया त लाउनु मन हेरी उहाँले आज कार्यक्रममा बजेको पहिलो गीत गोपाल योन्जन र मिराणाको स्वरको गीतको बारेमा उल्लेख गर्नुभएको छ भने राजेश्वर उदय लेख्नुहुन्छ अजर अमर लोक गायक मित्रसेन थापा मगरमा श्रद्धांजलि आज दुई सय दशौं श्रृंखलामा बीच बजारमा आठ कुन्ने दोखा तानसेनको शीतल पार्टी भन्ने गीत सुन्ने चाहना उहाँले पोख्नु भएको छ त्यसै गरी हामीलाई ट्वीटरमा लुसिफर मनु आभास लेखराम सापकोटा प्रिय मिलन कमल कृष्ण जैसी चुडामणि खतिवड़ा सांसारिक जोगी धना पौडेल प्रशान्त राज कार्कीले मेन्शन गर्नुभएको छ प्रशान्त राज कार्की लेख्नुहुन्छ मित्रसेन थापाको लाहुरेको मै सुन्दा नाचौं नाचौं लाग्छ लाख लाख सम्झना भनेर लेख्नु भएको छ आजको कार्यक्रमको शुरूआतमै मेन्शन गर्नुभएको छ प्रशान्त राज कार्कीजीले यसलाई धेरै धेरै धन्यवाद अब मित्र सेनकै प्रसंगमा अर्को गीत छ यो तानसेनका बारेमा तानसेनमाथि धेरै नेपाली कलाकारहरूले गीत गाएका छन् झलकमानले रत्नदास प्रकाशले र त्यसै गरिकन कविहरूले पनि कविता लेखेका छन् हरिभक्त कटुवालले बालकृष्ण समले र तानसेनमा नेपाली चलचित्रका धेरै राम्रा गीतहरू छायाङ्कन भएका छन् जस्तो सिन्दूर फिल्ममा वनमा फुल्यो फुल्यो फुलदेखि लिएर कान्छी चलचित्रका धेरै गीतहरू जीवन रेखा त्यसै गरी मनको बाँध विभिन्न चलचित्रको छायाङ्कनको मौका तानसेनमा भएको छ र मित्रसेन नेपाली जनस्थानका पहिलो यस्तो पर्फर्मर हुन् जसले तानसेनलाई आफ्नो गीतमा झलक्कै टिपिएका छन् तानसेन भन्ने बित्तिकै त्यहाँबाट धेरै संस्कृति कर्मीहरू चलचित्र कर्मीहरूले नेपाली रजत रजतपटमा चलचित्रमा काम गरेका छन् र त्यहाँबाट लघुकथा लेख्ने विनय कसोजुदेखि लिएर फोटोग्राफीका प्रसिद्ध व्यक्तित्व विजय उदय पालपाली लगायत धेरै श्रष्टाहरू गायकमा महेश पालपालीदेखि लिएर शेखर प्रधानसम्म गीतकार महेश के पहाड़ीदेखि लिएर चलचित्र नायक राय समालसम्म हामी सम्झना गर्न सक्छौ यहाँ मित्र सेनको स्वरमा तानसेनकै यो गीत तानसिङ डुल्न जाउँ है किन जाने डुल्न जानेहरू किन जाने तानसिङ कस्तो छ र तानसिङ कस्तो छ भनौँ त भन्नुहोस् न बिच बजारमा आटुने ढोका तानसिङको शीतल पाटे बिच बजारमा आटुने ढोका तानसिङको शीतल पाटे सम्झन्दा धल्किन्छ छाती सम्झन्दा धल्किन्छ छाती सम्झन्दा ढल्किन्छ छाती तानसिङको शीतल पाटी बिच बजारमा आटुने धोका तानसिङको शीतल पाटी चौगिर्दा रिङ्गै चुरुटे पासल हो तेरा डोरी झलकन झलझल किन्नु हो छाती छाती किन्नु हो पैनी छाती छाती किन्नु हो पैनी छाती छाती तानसिन तो शीतल पाटे बीच बजार माँ धोका तानसिन को शीतल पाटे रानी राणीची साप दरबार रमाइलो रहेछ तानसिंहको बजार नहिन्नु राति राति नहिन्नु नानी राति राति नहिन्नु नानी राति राति तानसिंहको शीतल पाटी बीच बजार मां आटूने ढोका तमसिन तो सिकल पाटे संतार चा बिजुली झल पाए नजर न डुलाओ माथी नजरमा ढुलाउ माथि माथि नजरमा बिच बजारमा आठुने ढोका तानसिंहको शीतल पाटी बिच बजारमा आठुने ढोका तानसिंहको शीतल पाटी तानसेनको शीतल पार्टी यो गीतको चर्चा गर्दै गर्दा हामीलाई हाम्रा प्रिय मित्र र यस कार्यक्रमका शुभेच्छु केशव शाह लेख्नुहुन्छ अजर अमर गीत कार्यक्रम संगीत तथा संगीतकारहरूको इतिहास नै बन्नेछ पछिका पुस्ताको लागि आज स्वर्गीय मित्र सेनको गीतमा सात वर्षको हुँदा सुनेको र आज सुन्दा मलाई मेरो बाल्यकाल सम्झाइदिनुभयो धेरै धेरै धन्यवाद भनेर लेख्नु भएको छ भने हामीलाई ट्वीटरमा पनि धेरै मित्रहरूले मेन्शन गर्नुभएको छ हेमन्त शर्मा लेख्नुहुन्छ यस कार्यक्रमले यसरी भोग जगाइदियो कि रेडियो नेपालको स्टुडियोबाट थुप्रै अजर अमर गीतहरू लिएर आएको छु भनेर उहाँ लेख्नु भएको छ र यहाँको यो संग्रहण अझै बलियो होस् हेमन्तजी हामी कामना गर्छौं धना पौडेलजी लेख्नुहुन्छ तानसेनको शीतल पार्टी कति प्रख्यात रहेछ उस बेला सायद यस बेला पनि प्रख्यात नै होला यस बारेमा राजेश्वर उदयजीले मेन्शन गर्नुहुने नै छ धना पौडेलले मलाई खुत्रुकै पार्यो जेठान सबै भाइहरूलाई मेरो तर्फबाट उपहार भनेर लेख्नु भएको छ भने लुसिफरजीले पनि मलाई खुद्रकै पारे जेठान तिम्रो बहिनीले कति रमाइलो गीत के यस्ता कालजय गीतहरू अब बन्लान् भन्ने उहाँले गम्भीर प्रश्न पनि गर्नुभएको छ अनन्त कटवाल लेख्नुहुन्छ आबुधाबीबाट आजको अजर अमर गीतहरूको दुई सय दशौं अंक उहाँले एक सय दश लेख्नु भएको छ दुई सय दशौं अंक विशेष श्रृंखलामा गायक संगीतकार गीतकार मित्रसेन थापा मगरज्यूप्रति हार्दिक श्रद्धा सुमन आज उहाँको बारेमा यति धेरै कुराहरू सुन्ने र बुझ्ने मौका मिल्दैछ धन्यवाद अजर अमर गीत टोलीलाई भनेर उहाँले लेख्नु भएको छ मित्र सेनका बारेमा धेरै चर्चाका प्रसंगमा उनका छोरा दिग्विजय सेनले लेखेका छन् तेह्र जुलाई सन् उन्नाइस सय चौवालिस भानु जयन्तीकै दिन कप्तान Bahadur Singh Baral master Nathuram Bogati B A B T pension जमादार रामकृष्ण थानेदार दुर्गा सिंह सुबेदार दयाराम मास्टर मित्र सेनजीहरूले एउटा सानो बैठक आयोजना गरे अनि यस बैठकमा गोर्खाली सत्संग प्रचारणी सभाको गठन भयो सभाको मुख्य उद्देश्य सत्संग प्रचारद्वारा समाजकै कुरीति दुर्व्यसनहरू दूर गर्ने साथै आफ्नो भाषा संस्कृतिलाई जोग्याई राख्ने प्रेरणा दिने जातिलाई चंखो बनाउने यसैको अन्तर्गत मास्टर मित्रसेन ज्यूले आफ्नो जीवन जातिको खातिर सभालाई सौपे सभाको अधीन रही जही तही सत्संग प्रचार गरी हिन्ने प्रण लिनुभय अन्त एक अगस्त सन् उन्नाइस को चौवालिसको दिन सभाको आदेशानुसार सत्संग प्रचारको लागि आफ्नो परिवार सहित भाग्सु छोडेर नौतुना गोरखपुरको बाटो लागे नौतुना पुगेपछि सत्संग प्रचारको कार्य प्रारम्भ भयो सभाद्वारा जहाँ तहाँलाई पनि आदेश भयो उही तही गएर धर्म प्रचारको काम गरियो यसै दौरानमा मास्टर मित्र सेनज्यू बिरामी हुन पुगे अनि 9 अप्रेल उन्नाइस सौ छयालिस बुधबार रामनवमीको दिन उहाँले आफ्नो नश्वर शरीरलाई त्याग गर्नुभयो पिताश्रीको मृत्यु उपरान्त यस कार्यलाई अघि बढ़ाउने मेरो कोशिश रहयो तर आर्थिक हालात ठिक नहुनाले साथै सभाद्वारा उत्साह नबढ़ाइदिनाले यस अधुरो कार्यलाई कार्यान्वित अथवा सफल बनाउन सकिएन कप्तान साहिब बहादुर सिंह बरालज्यू सर्भिसमा हुनुहुन्थ्यो उहाँ पेन्सिनमा निस्किएपछि उहाँको मार्गदर्शनमा फेरि यस कार्यलाई कार्यरूप दिने योजना बन्यो अनि मुख्य रूपमा यहाँहरूले कार्यलाई सफल बनाउनु खातिर आफ्नो सहयोग पुर्याउनुभयो एक मास्टर दिलीप सिंहले चिड़कु मास्टर मित्रसेनज्यूको सहयोगी दुई सुबेदार गिरधारी विष्ट तीन वैद्यराज दिलीप सिंहज्यू उहाँहरू सबैप्रति उहाँले गोर्खा सत्संग प्रचारणी भागसु तोतरानीका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको छ र बहादुर सिंह बरालजीका पुत्र खड्ग सिंह बराल जो नेपाल प्रहरीका पूर्व प्रमुख पनि थिए र यी सबैको कोशिशले पछि मास्टर मित्र सेन र उनको सिजना नामक एउटा कृति पनि प्रकाशन भएको छ यो सबै कुरा आज सम्झना गर्दा नेपालीले नेपालीको लागि बनाएको एउटा इतिहासको एउटा ठूलो स्तम्भको सम्झना हुन्छ शिरू भट्टराई ट्वीटरमा मेन्शन गर्नुहुन्छ म पालपाली भए पनि मित्र सेनले गाएको तानसेनको बारे गीत पहिलो पटक सुने तानसेनको शीतल पार्टी खुब याद आयो शीत पार्टीमा बसेको धन्यवाद भनेर उहाँले लेख्नु भएको छ मित्र सेनको अर्को एउटा चर्चित गीतको प्रसंग मलाई यहाँ याद आउँछ गोर्खाली भयो खाली यो गोर्खाली भयो खालीलाई भूपी शेरचनले पनि आफ्नो कवितामा हामी कवितामा प्रयोग गरेका छन् त्यसै गरी तितरा बटरा टिटरा बटराई र भाग्सु प्रति समर्पित कवितामा पनि उनले यो पंक्तिलाई खाली गुरु भनेर पनि उल्लेख गरेका छन् मित्रसेनका पंक्तिहरू यस्ता छन् गोर्खाली भयौं खाली मान फाली तीन पानीली हो कि हजुर आठ आना छ दिनको कमाई छ आनाको रक्सी मेम साहिबलाई जेम्फर छैन भनी हेर ठस्की प्रस्तुत छ मित्रसेनकै स्वरमा उनको यो कालजय गीत खाली भयो खाली मान फाली तिन पानी दे हो भयो खाली मान फाली तिन हो आठाना त दिनको कमाइ खानाको रक्सी मेमा साहलाई टेम्फर भएन भनी हेर ठक्सी साहुसँग मुन्टो लुकाई हिँड्छन् मती मती अदालतका मानिस आउँदा बल्ल नानी खसी खसँग गोर्खाली भयो खाली मान खाली सिम्पानेले हो कि हजुर काठीमा ताम छैन मिस्टर बुलबुली घर को मुसो खानु पाई पराई घर फर्काउने के परे पी पर पर्ला बाबु औकालर फर्काउने भन्ने मेरा बोक्रे साहेब जाति नाम पड्काउने हजुर गोर खाली भयो खाली मान पाली तिल पाने हजुर बरु पुत्रो पुत्रो अर्को बरु तारे रक्सी नछाउ भन्दा हेर नाकमा गाटो पारे यस्ता जाबा गीत भनी सुन्न पनि छाडे नजातिलाई छाड्नु भन्दा जाति माया मारे सबैले गोर्खाली भयो खाली मान पाली तिर्पानेले हजुर भस्म घड़ी चार से बत्ती बारह बजे दिन में घंटा घंटा तेरी हिड़सन फेसन एक एक दिन में करो आउँछ बेलु तेरी पुगेन में कठै बरा साहेब कुर्लुम भोरिन म गोर खाली भयो खाली मान खाली तिन पानेले हो कि फेरि कहिले पाउँदैन कि एकै दिनमा छोप्छन् राल र सिँगान भएर कठै थाप्ला साप्ला छोप्छन् छातीभरि वाटी बरा पत्तु नै महक्छन् खाना खाँदा खोप्नु कुही पुरी भई तिन पानीलाई छार्नु भन्दा तिम्रो बरु टोक्छन् सबैले खाली भयो खाली मान खाली तिन पानीले हजुर आफ्नो कमाई खानु छ है मन परि नै खाउला कसको बाटो कमाई छ र मन परि नै लाउला त्यस्ता जाबा फरिया चोलो ज्याम्पतारी लाउला हाई हाई मेरो पहेँलो झोला कहिले खाना पाउला मित्रसेनको यो स्वरसँगै मित्रसेनका बारेमा पुस्तक लेख्ने मगन पथिक पथिकद्वार कलमबाट केही पंक्तिहरू मित्रसेनका बाबु पेन्सनर हवलदार मनवीर सेन थापा त्यस्ताका भाग्सु छाउनीमा एमईएस का e ठेकेदार हुनुहुन्थ्यो मुमाको नाम राधा थापा तीनवटी छोरी मात्र जन्महुँदा बा आमालाई छोराको ठूलो रहर थियो दुवै दम्पति धार्मिक स्वभावका थिए बुवाले दुर्गा अनि रामको उपासना गर्थे मुवाको आस्था शंकर अनि कृष्णमा थियो धेरै पाठ पूजा तीर्थव्रत गरेपछि आखिरमा छोरी जन्मियो छोरो जन्मियो बाआमाको धार्मिक भावनाले बालक मित्र सेनले संस्कारको रूपमा सहजै प्राप्त गर्न सके छोरालाई पढ़ाउन सकिने त्यहाँ त्यति बेला केही व्यवस्था थियो अनि पल्टनमा दश प्रतिशत जति मामूली पढे लेखेका सैनिकहरूले खाँचो क्लक सिग्नल वा बाजा बिगुलमा भएकोले अंग्रेज सरकारले पेन्सन उपरान्त कतिपय गोर्खाली परिवारलाई छाउनीमा आखा पाखामा बसोबास गर्ने चाँजो मिलाएको थियो तर प्राइमरी स्कूल छाउनीबाट पाँच माइल टाढा हुनाले मित्र सेनले आठ वर्षको उमेर मात्र पहिलो कक्षामा दाखिला गराइए उनी बालकैदेखि कुशाग्र बुद्धिका थिए स्कूल भर्ना गर्दा बुवाले उनलाई घरैमा कख सिकाइसकेका थिए मालाश्रीका साथै भानुभक्तको रामायण कतिपय श्लोकहरू मित्र सेनले मुखाग्र गरिसकेका थिए सन् उन्नाइस सय पाँचको ठूलो भुइँचालोमा धेरै घरहरू त्यहाँ भत्किए धेरै मानिसहरू मरे धेरै घाइते भए दश वर्षीय बालक मित्रसेनको मनमा प्रकृति प्रकोपको कष्टदायक त्यस भयंकर दुर्घटनाले गहिरो प्रभाव पार्यो मित्रसेनका बारेमा मगन पथिक अगाडि लेख्छन् बालकैदेखि मित्रसेनलाई आमाको जस्तै आस्था भगवान शंकरमा थियो खोला नालाहरूमा चिल्ला सुन्दर साना ढुङ्गाहरू बटुली ल्याउने उनको शोक थियो मित्रसेन सोह्र वर्षको भएपछि त्यसै त्यस्ताका सानै उमेरमा छोराछोरीको बिहे गरिदिन चलन थियो मित्रसेन आठौं कक्षामा पढ्दा पढ्दै उनको बिहे भयो सन् उन्नाइस सय एघारमा बिहे उपरान्त उनलाई स्कूल छोड्न बाध्य हुनु पर्यो छाउनीका छेउछाउ बसोबास गर्ने प्रत्येक गोर्खाली परिवार सम्बन्धमा पल्टनका अंग्रेज अधिकारीहरूलाई सम्पूर्ण जानकारी रहन्थ्यो मित्रसेन यसरी त्यस समाजमा लोकप्रिय भए आजको यस कार्यक्रमका बारेमा सुशीला सिलवाल लेख्नुहुन्छ दाई नमस्कार खोइ के नमिलेर हो कुनी बीचमा केही भाग सुन्नै पाएको छैन तर आज चाहिँ पर्खाइमा छु आजको जोडी विशेष भनेर उहाँले कुनै एउटा प्रसंग उल्लेख गर्नुभएको छ भने सुगम तमु टेका छेत्री जोगमेर माझी मनोज कुलुङ भगवान पोखरेल कृष्ण केसी दिनेश रावत राजेश्वर उदय त्यसै गरी कमान सिंह मुक्सु लेख्नुहुन्छ र टीका टील राज एसपी आज साह्रै फरक विषयवस्तु रहेछ दाजु कामले गर्दा प्रतिशत सुन्न चाहिँ नपाइएला जस्तो छ भनेर लेख्नु भएको छ र राजेश्वर उदयजीका पंक्तिहरू शीतल पार्टीकै बारेमा थिए मैले अघि उद्धित गरिसकेँ त्यसै गरी सरिता प्रजापतिले पनि आजको कार्यक्रमबारे टिप्पणी गर्नुभएको छ मित्र सेनको अत्यन्त लोकप्रिय र यो बहुप्रतीक्षित गीत हो लाउरी दाईको रेलीमा फेसनै राम्रो प्राविधिक मित्र दिनेश निरौलाको विशेष चयनमा के हो कान्छी लाहुरेको फेसन कसो रे त्यस्ता जावा बाबे कस्तो को हो <laughs> ल भनौँ त ल ल ल मादले दाई गम्काउनुहोस् त लाउरेको रेली माए सनै राम्रो रातो रुमाल रेली माए खुकरे भिरको लाउरेको रेली माए सनै राम्रो रातो रुमाल रेली माए खुकरे भिरको तू रेली माए पेसने राम्रो रातो रुमाल रेली माए फुकरे भीर तो कालो कोट से तो जांगी गलबंदी लाई घेरी मुसमुसा संचुर कठोती करुणी लाई घेरी बसे की छे कांची नानी नया लुगा फेरी पोर्के आँखालाई हेर्छन् लाहुरे आउँदाखेरि लाहुरेको रेलीमै फेसनै राम्रो रातो रुमाल रेलीमै फुकरी भिरेको है कस्तो रहेछ भेना के न हो गम्केको किस्त सुंदा फुरम भई लाहुरे ढलके को लेकिन साले क्या है बंदे चुरुत है सलके को केना भूचस लाहौरे दाई लूटना हूँ पलके को लाहौरे को रेली माए पेश नहीं राम रो रात रुमाल रेली माए फूकरे धीरे को एकछिनमा नसा लाग्यो खुट्टा भयो बाङ्गे छत्रे टोपी खोल खाल पारी थाप्ला पारे नाङ्गे यताउति लरबराउँदा मुतमा भिज्यो जाँगे तरुणीले रुपियाँ पैसा भित्र लगे टाँगे बल्ल खैस लाहुरेको रेलीमै त्यसमै राम्रो रातो रुमाल रेलीमै ठुकरे धिरेको मित्र सेनको यो गीत बज्दै गर्दा हामीभित्र धेरै किसिमका तरंगहरू आए प्राविधिक मित्र दिनेश निरौलालाई त्यहाँ महिलाको स्वरको प्रयोगमा अलिअलि भारतीय गन्ध आएको पनि उहाँले उल्लेख गर्नुभयो आरआर भगत लेख्नुहुन्छ गोर्खाली भयौं खालीको स्मृति शीतल पार्टीमा तीन पानीसँगै अजर अमर गीतहरूको शुभ साहित्यमा भनेर उहाँले लेख्नु भएको छ त्यसै गरी रश्मि घिमिरे लेख्नुहुन्छ आफ्नै घरतिरको गीत आएछ म प्रख्यात ठाउँ किनै बुहारी परिछु हजुरहरू हुनुहुन्छ जो पुराना तर जीवन्त गीत सुनाउनुहुन्छ भनेर उहाँले लेख्नु भएको छ दीप शर्मा लेख्नुहुन्छ गोर्खाली भयौं खाली लगभग सय वर्ष अघिको भए पनि अहिलेको समयसँग ठ्याक्कै मेल खाने रमन पोखरेल लेख्नुहुन्छ धेरै दिनपछि अजर अमर गीतहरू सुन्दैछु नियमित अनियमित रूपमा यहाँहरू कार्यक्रम सुनिरहनु भएको छ त्यही नै एउटा खुशीको कुरा हो शंकरजी लेख्नुहुन्छ शब्द शंकर गोर्खाली भयौं खाली यथार्थ गीत आजको दिनमा जन सान्दर्भिक छ मित्रसेनको स्वर अमर रहनेछन् भनेर लेख्नु भएको छ ट्वीटरमा कविताका कारण निकै लोकप्रिय रहनुभएका हाम्रा मित्र प्राञ्जल प्रेम लेख्नुहुन्छ उहाँका पंक्तिहरू यहाँ संगीत साहित्य कलाविहीन विहीन साक्षात पशु श्रृंग विषणहीन मित्र सेनलाई सुन्न बुझ्न पाउँदा आनन्द लागिरहेको छु दाजु जय होस् भनेर लेख्नुभएको छ र उहाँका कविताका पंक्तिहरू पनि निकै मार्मिक हुन्छन् र उहाँले यहाँ आज चर्चा गर्नुभएको अर्को एउटा प्रसंग छ यसलाई मैले यहाँबाट लिएँ यो मलाई खुत्रकै पार्यो जेठान तिम्रो बहिनीले गीतका बारेमा उहाँले कति मिठो गीत त भनेर लेख्नु भएको छ त्यसै गरी ट्वीटरमा यहाँ केही मित्रहरूको निकै ठूलो मित्र चौतारी बनेको छ धना पौडेल उज्यालो भइहाल्यो त्यसपछि आएर लुसिफरजी सांसारिक जोगी मनु सुभाष शोभाजी सबैको यहाँ प्राञ्जली भेटघाट पनि रहेको छ उहाँहरूले आपसमा सबैलाई स्नेह आदान प्रदान गर्ने क्रम पनि चलिरहेको छ फौजी केटोले पनि गीतका बारेमा लेख्नु भएको छ त्यस्तो गीतहरू सुनाइदिने क्रम र व्यवस्थाको बारेमा र हेमन्त शर्मा लेख्नुहुन्छ तानचेन बजार कस्तो छ र कस्तो छ भनौं त भनौं न भन्ने उहाँले सम्वादलाई पनि यहाँ उल्लेख गर्नुभएको छ मनु आवासले आफ्नो मित्र चौतारीका सबै मित्रहरूलाई सबै सबैलाई स्नेह सम्झना उल्लेख गर्नुभएको छ भने शोभाजीले त्यसको प्रतिक्रिया पनि दिनुभएको छ मित्र सेनका बारेमा धेरै कुराकानी गर्ने क्रमहरू थियो तर आज समयले त्यति साथ दिएन आज विश्वमा चलचित्र प्रदर्शन भएको पहिलो दिन मैले अघि नै सन्दर्भ उठाए सन् अठार सय पञ्चानब्बे डिसेम्बर अठाइस तारीकका दिन फ्रान्सको प्यारिसको होटल ग्राण्ड क्याफेमा पहिलो पटक चलायमान चलचित्र आवाज बिनाको मुख चलचित्र प्रदर्शन गरिएको थियो र त्यो चलचित्र त्यसको ठिक एघार महिनापछि बम्बईको होटल वाटसनमा पनि प्रदर्शन गरिएको थियो होटल वाटसन जहाँ नेपाली मूलका रामसिंह ठकुरले भारतको राष्ट्रगान जनगण मन बेलायतका रानी एलिजाबेथ द्वितीय र उनका पति जर्ज पञ्चमका सामु प्रदर्शन गरेको त्यही होटल थियो र यो चलचित्र सन्दर्भलाई लिएर आज हामीले नेपाली चलचित्रमा पहिलो पटक पार्श्व गायन प्रस्तुत गर्ने गायक नारायण गोपालको स्वर भारतीय संगीतकार भी बलसाराको संगीत र देहरादून र पोखरालाई जोड्ने अर्का गीतकार चेतन कार्कीको शब्दमा बुझ्नै सकिनौ तिमीले आखाको भाखा मेरो आखाको भाखा मेरो बुझ्नै सकिनौ तिमीले आखाको भाखा मेरो आखाको भाखा मेरो पाण्डे लेख्नुहुन्छ तानसेनमा बसेर तानसेनकै गीत सुन्न पाउँदा साह्रै गौरवको अनुभूति भयो धन्यवाद दाजु भनेर घनश्याम शर्मा लेख्नुहुन्छ केही समयको अन्तरालपछि कार्यक्रम सुन्दैछु विष्णु बस्याल तानसेनको प्रसंगलाई लिएर मित्र सेनको सांगीतिक प्रस्तुति जोड्नु भएकोमा खुशी लाग्यो तानसेनमा सेन तथा सेन वंशी राजाहरूको त अलगै पहिचान पनि छ यी सबै प्रतिक्रियासँगै आजको यस कार्यक्रमबाट यो चलचित्र गीतसँगै विश्व चलचित्र दिवस सफल र सार्थक होस् भन्ने कामनासहित म विदा चाहन्छु भिचा Música